मायाको सहरमा चोखो माया पिराती लगाउने रहरमा तिमी पर्यो नजरमा जुन घाम जस्तै नत्र एक्लै थिएन जो सुकैले पनि पालना गर्नै पर्ने मनी अछुत रहेन बिरातीको नेमा घुम्दै थिए मायाको सहरमा चोखो माया पिराती लगाउने रहरमा तिमी पर्यो नजरमा जुन घाम जस्तै नत्र एक्लै थिए जोसुकैले पनि पालना गर्नै पर्ने मनी अछुत रहिन पिरातीको नियमा जोसुकैले पनि पालना गर्नै पर्ने मनी अछुत रहन पिरातीको यात्रामा मने हिँड्दै थिए कसैको नभने तिमी पर्यो नजरमा जुन घाम जस्तै नत्र एक्लै थिए जो सुकैले पनि पालना गर्नै पर्ने मनी अछुत रहिन पिरातीको नियम जिन्दगीको यात्रामा मनी हिँड्दै थिए कसैको नबनी तिमी पर्यो नजरमा जुन घाम जस्तै नत्र एक्लै थिए म जोसुकैले पनि पालना गर्नै पर्ने मनी अछुत रहेन पिरातीको नियमा जोसुकैले पनि पालना गर्नै पर्ने मनी अछुत रहन पिरातीको नियम जातिको खाँचो हुने सबलाई जीवन साथीको तिमी पर्यो नजरमा जुन घाम जस्तै नत्र एक्लै थिएन जो सुकैले भने पालना गर्नै पर्ने मनी अछुत बिरातीको नियम नियम यस्तै मानव जातिको खाँचो हुने सबलाई जीवन साथीको तिमी पर्यो नजरमा जुन घाम जस्तै नत्र एक्लै म जोसो कहिले पनि पालना गर्नै पर्ने मनी अछुत रहन बिरातीको नियमा जो सुकैले पनि पालना गर्नै पर्ने मनी अछुत रहन बिरातीको नियमा सुध्राइन पिरातीको निमा हिजोसम्म जीवन भए नि अँधेरै तिमी पाए आज खुसी छु म धेरै तिमी पर्यो नजारामा जुन धा